नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट भारतीय विदेश मन्त्री सुषमा स्वराज आज साँझ नेपाल आउँदै सरकारद्वारा स्वराजको भ्रमणमा हुने द्विपक्षीय छलफलका एजेण्डा तय सत्ताइस वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीको भ्रमणलाई खतराको रूपमा भन्दा अवसरको रूपमा लिनुपर्ने राप्रपा नेपालका अध्यक्ष थापाको भनाई संविधान निर्माणमा राप्रपा नेपालको विचारलाई निश्चित गर्न खोजेको आरोप अल्जेरियाको सम्पर्क विहीन जाल दुर्घटनाग्रस्त अवस्थामा भेटियो विमानमा सुबार चालक दलका छ सय एक सय सोह्र जनाको मृत्यु र म्यान्चेस्टर सिटीका खेलाडी सेको फुपानामाथि भएको भनिएको जातीय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 नेपाल भारत संयुक्त आयोगको बैठक बस्न लागेको हो सन् उन्नाइस सय स्थापना भएको आयोगको सन् उन्नाइस सय एकानब्बेमा दोस्रो बैठक बस्दै यता बैठक बस्न सकेको छैन बैठक भोलि दस बजे शुरू हुने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता दीपक धितालले जानकारी दिनुभयो गर्नुभयो भ्रमणका क्रममा भारतीय विदेश मन्त्री सुराजले राष्ट्रपति प्रधानमन्त्री र विभिन्न राजनैतिक दलका नेतासँग भेट गर्नुहुनेछ भारतीय विदेश मन्त्री सुराजको भ्रमणलाई सन् अठार गते हुने प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीको रूपमा पनि लिइएको छ सरकारले भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणका क्रममा हुने द्विपक्षीय सलफलका एजेण्डा तय गरेको छ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्वराजको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डा टुङ्गो लगाएको हो मन्त्री परिषद बैठकले आशीबाट अवकाश पाउन लागेका सचिव युवराज भूषाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढ़ीमा एक वर्षका लागि कागजमा पछाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री मेनेन्द्र रिचालले जानकारी दिनुभयो यसै गरी बैठकले सेवाबाट अवकाश लिएका सचिव कृष्ण हरि बास्कोटालाई प्रशासनिक सुधार उच्च स्तरीय समितिमा विज्ञ सदस्यको रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ त्यस्तै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको नागार्जुन जंगलमा चौबिसै घण्टा निशुल्क आवत जावतको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको रिजालले जानकारी दिनुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीको नेपाल भ्रमण दुई देशीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसर भएको बताउनु भएको छ भक्तपुरमा आज रफत संचार क्लबले गरेको अन्तर्क्रियामा थापाले सत्ताइस वर्षपछि हुन लागेको यो भ्रमणलाई खतराको रूपमा भन्दा अवसरको रूपमा लिनुपर्ने बताउनुभयो भ्रमण अगाडि नै देशीय सम्बन्धमा असाम असामजस्यता देखा परेको बताउँदै अध्यक्ष थापाले भन्नुभयो भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीको नेपाल भ्रमणबाट द्विदेशीय सम्बन्ध बलियो नहोस् भन्ने शक्तिहरू नै वातावरण धमिलाउन अविश्वासको वातावरण बनाउन खोजेका छन् यसबारे सचेत हुन जरूरी छ भ्रमणको विषयमा राप्रपा नेपाललाई बाहिर राखेर रा, नेपाली कंग्रेस नेकपा एमाले र एकीकृत माओवादी मात्र बसेर छलफल गर्न लागेकोमा आपत्ति जनाउँदै उहाँले तीन दलले परराष्ट्रको नीतिमा पनि अन्य दललाई निश्चित गरेर सिन्डिकेट लात्र खोजेको आरोप लगाउनुभयो धार्मिक स्वतन्त्रता र समानताको प्रत्याभूति दिन सेरेमोनियल राज संस्था राख्ने विषयमा सहमति गरेर संविधान निर्माणमा सहयोग गर्न चाहँदा पनि राप्रपा नेपालको विचारलाई निषेध गर्न खोजेको उहाँले आरोप लगाउनु भएको छ संविधान निर्माणका लागि संविधान सभा बाहिर रहेका शक्तिलाई समेत सहमतिमा ल्याउनु पर्नेमा भित्रै रहेको दललाई निश्चित गरेर जाँदा स्थायी शान्ति नहुने उहाँको धारणा थियो आज श्रावण कृष्ण चतुर्थी चतुर्दशी काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा अर्थात् अर्थात गठे मंगल पर्व मनाइँदैछ यो पर्व नेवार समुदायमा महत्वका साथ मनाइने गरिन्छ मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सिलाउने चलन छ पौराणिक कथन अनुसार दुवै कालमा कण्ठ झुण्डाई आहारको खोजीमा निस्कने कण्टासुर राक्षसलाई मार्न एकजना तान्त्रिकले भ्यागुताको रूप लिएर दलदल भएतिर बाटो देखाइदिँदा राक्षस दलदलमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरूप आज घण्टा कणकको प्रतीकका रूपमा नरको प्रतिमा बनाइन्छ त्यस्तै मान्छेलाई पनि घण्टा कणकको प्रतीकका रूपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ बेलुकी घण्टा कणकको पुतला घिसार्दै नजिकैको खोलामा लकेर जलाउने गरिन्छ घण्टा कणलाई जलाएपछि घरका दैलामा फलामको तीन खुट्टी वा पाँच खुट्टे किल्ला ठुकी फलाम पित्तल वा तामाको औठी लगाउने चलन छ रौतडको चन्द्रनिगाहपुर नगरपालिका एकमा पर्ने महेन्द्र राजमार्गको दुई छुट्टा छुट्टी स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुर्घटनामा बाह्रजना घाइते भएका छन् काठमाडौँबाट गौर जाँदै गरेको नाचार्घ आठ नौ शून्य चार नम्बरको बसको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले सुनाएको छ मृतकको शनाखत भएको छैन यस्तै काठमाडौँबाट राजपिरा जाँदै गरेको नापास ख एक दुई छ नौ नम्बरको बस दुर्घटना हुँदा बाह्रजना घाइते भएका छन् उनीहरूको चन्द्रनिका अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले सुनाएको छ नलप्रासी जिल्लामा खुले आम सञ्चालन भइरहेका अवैध निजी विद्यालयको विवरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षा कार्यालयसँग मागेको छ वर्षौंदेखि अटेर गर्दै चलिरहेका अवैध र अनियमित विद्यालयको सूची अख्तियारको पोखरा क्षेत्रीय कार्यालयले मागेको शिक्षा कार्यालयले जनाएको छ जिल्लामा कुन कुन विद्यालय अवैधानिक छन् कुन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 पचास किलोमिटर टाढा पनि मालिको भूभागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बीबीसीले जनाएको छ बुर्किना फासोको राजधानी औका देउगोटबाट अल्जेरियाको राजधानी अल्जियर्सका लागि उडेको विमानमा एक सय दसजना यात्री र छजना चालक दलका सदस्य रहेका थिए उडेको पचास मिनटमा एयर ट्राफिक कन्ट्रोलसँग विमानको चालकले ठूलो आँधीबेरी आएको र रूट परिवर्तन गर्न लागेको सूचना गराई लगत्तै विमान सम्पर्क भएको थियो खेल समाचार क्रोएसियाको फुटबल महासंघले म्यान्चेस्टर सिटीका खेलाड़ी सेको फुपानामाथि भएको भनिएको जातीय दुर्व्यवहारका विषयमा छानबिन गर्ने भएको छ क्रोएसियाको एसएनके रिजेकका क्लबसँग भएको खेलमा आफ्ना मिडफिल्डर फुपानामाथि जातीय दुर्व्यवहार भएको भन्दै एक्काइस वर्ष मुनिको म्यान्चेस्टर सिटीको टीमले विस्मय खेल छोडेपछि छानबिन गर्न लागि हो क्रोएसियाको फुटबल महासंघले जातीय दुर्व्यवहारलाई आफ्नो देशले निकै गम्भीरता साथ लिने गरेको र त्यस्तो छुट पनि नभएकोले छानबिन थालेको बताएको छ छानबिन पछि त्यसको सत्य तथ्य वेबसाइट मार्फत सार्वजनिक गर्ने पनि क्रोएसिया फुटबल महासंघले जनाएको छ माथि जातीय दुर्व्यवहार भएको हुँदै सिटीका प्रशिक्षक प्याट्रिक भेराले पहिलो हाफ सकिनै लाग्दा खेलाड़ीलाई मैदान बाहिर निकालेका थिए रिजेकाले भने त्यसलाई अस्वीकार गर्दै आएको छ आफ्नो टीममा सना नाइजेरियाका खेलाड़ी रहेको र जातीय दुर्व्यवहार नरहेको उसको तर्क रहेको छ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारतीय विदेश मन्त्री सुषमा स्वराज आज साँझ नेपाल आउँदै सरकारद्वारा स्वराजको भ्रमणमा हुने द्विपक्षीय छलफलका एजेण्डा तय सत्ताइस वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीको भ्रमणलाई खतराको रूपमा भन्दा अवसरको रूपमा लिनुपर्ने राप्रपा नेपालका अध्यक्ष थापाको भनाई संविधान निर्माणमा राप्रपा नेपालको विचारलाई निश्चित गर्न खोजेको आरोप अल्जेरियाको सम्पर्क विहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो विमानमा सवार चालक दलका छ सय एक सय सोह्र जनाको मृत्यु र म्यान्चेस्टर सिटीका खेलाड़ी सेको बुपानामाथि भएको भनिएको जातीय दुर्व्यवहारका विषयमा छानबिन हुने हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार सबै सुविधा सम्पन्न घडेरी खरिद गरी चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one लागि सुन हजुर एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ विन्ड प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र